नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक सेवाट भने मलाई हामीलाई साथ मिलिरहेको छ राज र छु तपाईँको आफ्नै प्रस्तुता दिवस अनि म Sujita program just for enjoy हरेक दिन आउने गर्दछ आज यो बुधबारको बसाइमा भने हामी आउने गर्दछौँ आज भने हामीले एउटा टपिक्स लिएर आएका छौँ यो विषयमा हामी कुराकानी गर्ने गर्दछौँ र तपाईँ प्रोग्राम जस्ट परिचयमा सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र तपाईँले आफ्नो विचार राख्न सक्नुहुन्छ यो विषयमा होइन त तपाईँले विचार राख्नको लागि आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँले program just for enjoy radio Arpan एक सय चार थुप्रो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ आजको हाम्रो टपिक्स रहेको छ प्रेममा धोका पाएपछि पछिको जीवन देखेर चाहिँ किन हरेस खान्छ मान्छे सुविधा के लाग्छ तिमीलाई चाहिँ हामी यही विषयमा कुराकानी गर्नेछौँ र हाम्रो विचार पनि राख्नेछौँ हाम्रा श्रोताहरूसँग कुराकानी गर्दाखेरि होइन र अब भने हामी कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ एउटा निकै नै मिठो एउटा साङ्गीतिक आवाज राख्नुपर्छ छाडेर जाने थियो माया रहेको छ र कार्यक्रमको सुरुवात गर्न चाहन्छु यो निकै नै मिठो एउटा सङ्घबाट बाहिर जाने त्यो माया बिम्ती मलाई नदेऊ अर्काले थामेको त्यो हात बिम्ती मलाई मत म त मारिसकेको माया म त बिलाइसकेको छाया पर्यो कसरी बाचा कसम तिमीले भुलिदिनु रहेछ होइन र किन देखायो मलाई मिठो सपना तिमीले भत्काइदिनु रहेछ होइन र यो मिठो साङ्गीतिक आवाजपछि प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ प्रोग्राम जस्ट फर इन्जोय र तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ र तपाईँ प्रोग्राम जस्ट फर आउन चाहनुहुन्छ भने हाम्रो स्टोरीको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ आज पनि हामीले एउटा टपिक्स लिएर आएका छौँ त्यो विषयमा हामी कुराकानी गर्नेछौँ प्रेममा धोका पाएपछि पछिको जीवन देखेर किन हरिश खान छन् मानिस भन्ने यो विषय रहेको छ होइन त के लाग्छ सुजिता तिमीलाई चाहिँ प्रेममा धोका खाए पाएपछि चाहिँ पछिको जीवन देखेर अब मान्छेहरू किन मान्छेहरू चाहिँ एकदम आत्महत्या समेत गर्न अलिकति बाध्य बन्छ किन होला होला जस्तो लाग्छ तिमीलाई चाहिँ प्रेममा आत्महत्या गर्नु चाहिँ पक्कै पनि राम्रो होइन होइन एकले अर्कालाई माया त गरिन्छ तर मायामा नपाएर अनि त्यस्तो राम्रो होइन भनेर धेरै रेडियो रेडियो पत्र पत्रिकाहरूले पनि भन्छ धेरै ठाउँबाट पनि भन्छ तर पनि त्यो क्रम चाहिँ बढिरहेछ प्रेममा धोका पाएपछि चाहिँ मान्छेले पछिको जीवन चाहिँ मेरो केही पनि छैन सबै सर्वन सिद्धियो भन्छ के जस्तो लाग्छ तिमीलाई चाहिँ पछिको जीवन चाहिँ प्रेममा धोका खाएपछि चाहिँ होइन प्रेममा अब धोका कस्तो अब धोका एक पक्षीले दिन्छ भने होइन आफू पनि राम्रोसँग जिउनुपर्छ उसको लागि उसको अगाडि झन् केही गरेर देखाउनुपर्छ होइन त्यो हुन्छ नि त मान्छे अब निराश भएर केही पनि नसम्झेर सायद मानिसहरूले चाहिँ त्यस्तो सोच्छन् होला आफूलाई उस जेस आत्महत्या गर्छन् जस्तो चाहिँ मलाई लाग्छ एउटा अब यति माया हुन्छ मायामा अडिरह संसार है माया भन्ने कुरो अब बुझ्दैन आफै हुने कुरा माया होइन गर भनेर गर नगर मलाई चाहिँ के लाग्छ भने प्रेममा धोका पाएपछि चाहिँ किन पछिको जीवन देखेर हरेस खान्छ मान्छे भने चाहिँ किनभने एउटा प्रेम पाउँदा चाहिँ मेरो सर्वस्वै उही भनेको ठान्छ अनि साँचो माया गरेको हुन्छ तर जो मान्छेलाई आफूले साँचो चिज विश्वास गरेको हुन्छ त्यो मान्छेबाट नै धोका पाएपछि चाहिँ मान्छेलाई अलिकति पछिको जीवन नै केही होइन जस्तो लाग्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ तपाईँको विचारमा के छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जस्ट प्रोडेन्जेमा आउन सक्नुहुनेछ हामीले सोधेको प्रश्नको आफ्नो भ्यू राख्न सक्नुहुनेछ र हामीले पनि तपाईँलाई थोरै थोरै भए पनि भ्यू दिइराखेका छौँ तपाईँलाई पनि मन लागेको छ र प्रेममा धोका पाएपछि चाहिँ पछिको जीवन देखेर मानिस किन हरेस खान्छ यो प्रश्नमा आफ्नो उत्तर दिनको लागि र तपाईँले आफ्नो इष्टमित्रहरूलाई पनि सम्झन मन लागेको छ भने पनि प्रोग्राममा आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राममा आउन सक्नुहुनेछ अब नि प्रोग्राम एउटा मिठो साङ्गीतिक आवाज राख्ने बेला भएको छ तिमी गर या नगर श्रुति सिंहको आवाज रहेको छ यो साङ्गीतिक आवाजमा यो साङ्गीतिक आवाजपछि एकैछिन एकैछिन छोटो व्यवस्थाको विश्राम लिन्छु अनि पुनः प्रोग्राम जस्ट फर एनसीमा आउने प्रोग्राम जस्ट फर एनसी गर्नु होला तेरिया फौजा मगर झरना खुल्यो एसएलसी परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनको शैक्षिक जगतमा आफ्नो विशिष्ट पहिचान बनाउन र एसएलसी परीक्षा दुई हजार सत्तरीमा जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एस वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगर चितवनमा शैक्षिक सत्र दुई हजार एकात्तर बहत्तरका लागि विज्ञान र व्यवस्थापन संकायमा सीमित सिटको लागि भर्ना खुलेको सहरर्ष जानकारी गराउँदै अभिभावक जीवहरूलाई आफ्ना नानी बाबुहरू यस सामुदायिक उच्च माध्यमिक विद्यालयमा भर्ना गरी उनीहरूको उज्जवल भविष्यको सुनिश्चित गर्नुहुन हार्दिक अनुरोध गरिन्छ हाम्रा विशेषताहरू दक्ष अनुभवी तथा ख्याति प्राप्त शिक्षकहरूद्वारा अध्यापन गराइने सुविधा सम्पन्न आधुनिक विज्ञान प्रयोगशाला गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मासिक तथा त्रैमासिक परीक्षाको व्यवस्था सुव्यवस्थित पुस्तकालय भर्ना फारम वितरण यही असार दुई गतेबाट प्रवेश परीक्षा यही असार नौ गते बिहान एघार बजे प्राचार्य श्री वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय नगर चितवन सम्पर्क नम्बर अन्ठानब्बे चार पचास उनपचास छ सय अन्ठाउन्न र अन्ठानब्बे चार पचास तिरासी तिन सय पैँतालिस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनकै शैक्षिक इतिहासमा विशिष्ट स्थान ओगट्न सफल साथै स्थापनाको पहिलो वर्षमा नै उच्च माध्यमिक शिक्षा परिषदद्वारा लिएको कक्षा एघारको वार्षिक परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार एकहत्तर बहत्तरका लागि व्यवस्थापन तथा मानविकी संकायतर्फ कक्षा एघारमा भर्ना खुलेको सहर जानकारी गराउँदछौ भर्ना फारम वितरण असार दुई गतेदेखि प्रवेश परीक्षा असार नौ गते बिहान आठ बजे प्रिन्सिपल स्काइराइडर आवासीय उच्च माध्यमिक विद्यालय रत्नगर बाह्र फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय बयासी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौध र अन्ठानब्बे चार पचास त्रिचालिस चार सय साठी प्री नर्सरी देखि स्नातक तहसम्मको अध्यापन हुने चितवन जिल्लाकै एकमात्र कलेज कोइस्ट मोडल कलेजमा शैक्षिक सत्र दुई हजार एकहत्तरका लागि म्यानेजमेन्ट एजुकेसन र ह्युम्यानिटिजमा भर्ना आरम्भ भएको जानकारी गराइन्छ मुख्य विषयहरू hotel management travel and tourism computer science हाम्रा विशेषताहरू होटल म्यानेजमेन्टको आफ्नै ल्याब र ट्रेनिङ सेन्टरको व्यवस्था स्टुडेन्टका लागि ट्रेकिङ फिल्ड ट्रिप र एक्सकर्सनको व्यवस्था एकाउन्ट इङ्ग्लिस म्याथ जस्ता विषयहरूमा अतिरिक्त कक्षाहरूको व्यवस्था बिहानी तथा दिवा कक्षाहरूको व्यवस्था अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा अध्यापन हुने भिजिटिङ प्रोफेसर तथा मल्टिमिडिया क्लासको व्यवस्था अतिरिक्त क्रियाकलापको व्यवस्था पर्याप्त खेल मैदानको व्यवस्था प्रवेश परीक्षा यही असार नौ गते बिहान सात बजे विस्तृत जानकारी का लगी क्वेस्ट मोडल कलेज रत्नगर आठ चितवन फोन नंबर शून्य छप्पन्न पांच बैसठी शून्य चालीस पांच बैसठी सात सौ सैंतीस Expressing congratulations to SLC graduates with its slogan, a commitment to academic excellence and quality education, Quest Model College proudly announced admission open for grade 11. Major subjects Hotel Management, Travel and Tourism, Computer Science. Entrance exam 9th of Asar at 7 am. Class commences from 23rd of Asar. Contact Coast Model College, Ratnagar 8 Chitwan. Telephone 056 562 041 and 562 737. मेधावी विद्यार्थीहरूको पहिलो रोजाई प्रेरणा उच्च मावि दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा यस प्रेरणा उच्च माध्यमिक विद्यालय भरतपुरबाट बयानब्बे दशमलव सात पाँच प्रतिशत अङ्क प्राप्त गरी चितवन जिल्लामा सर्वप्रथम हुन सफल मेधावी छात्र अनुज लामिछाने र बयानब्बे दशमलव दुई पाँच प्रतिशत अङ्क प्राप्त गरी चितवन जिल्लामा सर्वतृतीय हुन सफल मेधावी छात्र पवन आचार्य सहित उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई प्रेरणा उच्च माध्यमिक विद्यालय परिवार हार्द हार्दिक बधाई ज्ञापन गर्दछ एचएसईबीबाट दुई हजार सत्तरी सालमा लिएको कक्षा बाह्रको परीक्षामा चितवन जिल्ला प्रथम हुन सफल यस उच्च माविमा साइन्स कम्प्युटर साइन्स र म्यानेजमेन्ट विषयमा भर्नाका लागि धमाधम आवेदन फारम वितरण भइरहेको छ प्रवेश परीक्षा साइन्स र कम्प्युटर साइन्स यही असार सात गते शनिबार बिहान सात बजे म्यानेजमेन्ट यही असार नौ गते दिनको बाह्र बजे प्रिन्सिपल प्रेरणा उच्च मावि भरतपुर बाह्र बाइपास रोड चितवन चितवन जिल्ला पशु कार्यालय अगाडि फोन शून्य छपन्न पाँच तेइस एक बाइस शून्य छपन्न पाँच बिस आठ छब्बिस शून्य छपन्न पाँच बाइस एक चौबिस पञ्चकन्या उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण सम्पूर्ण विद्यार्थी वर्गमा हार्दिक बधाई ज्ञापन गर्दै उच्च माध्यमिक शिक्षा परिषदद्वारा शैक्षिक सत्र दुई हजार सत्तरीमा लिएको कक्षा एघारको वार्षिक परीक्षामा विज्ञान संकायतर्फ चितवन जिल्लामै प्रथम स्थान प्राप्त गरी पूर्वी चितवनकै गौरव बन्न सफल यस उच्च माविमा सुव्यवस्थित पुस्तकालय सुविधा सम्पन्न प्रयोगशालाहरू ई लाइब्रेरी सहित आफ्नै हाताभित्र पर्याप्त खेल मैदान र चमेना गृहको मजा लिँदै सुन्दर शान्त र मनोरम वातावरणमा मनोवैज्ञानिक ढङ्गले अध्ययन गर्नका लागि विज्ञान संकायका साथै व्यवस्थापन संकायतर्फ अङ्ग्रेजी एवं नेपाली दुवै माध्यममा सीमित सिटमा कक्षा एघारको भर्नाका निम्ति धमाधम फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौ प्रवेश परीक्षा यही असार दस गते बिहान आठ बजे भर्ना अवधि यही असार एघार गतेदेखि कक्षा आरम्भ यही असार पन्ध्र गते विस्तृत जानकारीका लागि सम्पर्क शून्य छपन्न पाँच साठी सात सय एकहत्तर प्राचार्य एवं विद्यालय परिवार ओहो दाई नमस्कार नमस्कार भाइ कता भयो आउनुहोस् बसौँ एकैछिन छोरोले विदेशबाट पैसा पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले छड सिमेन्ट जस्ता पाता रङ रोगन पानी टङ्की सेनेटरीका सामान कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको साँच्ची कहाँ जानु पर्ला भाइ तपाईँलाई थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको Paudel hardware and sanitary firm छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क Paudel hardware and sanitary farmer Ratnanagar दुई हाई स्कुल रोड चाँडे प्रोपाइटर तिलक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर शून्य छपन्न पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस छ सय त्रिहत्तर नेपाल विद्युत प्राधिकरण रत्नगर टाँडी वितरण केन्द्रको विद्युत चोरी नियन्त्रण तथा लाइन काट्ने सम्बन्धी सूचना विद्युत प्राधिकरणका कर्मचारी सुरक्षा कर्मीहरू साँझ बिहान जुनसुकै बेला पनि विद्युत चोरी नियन्त्रणको लागि यस पूर्वी चितौनको विभिन्न स्थानहरूमा खटिरहेको हुँदा उक्त समयमा विद्युत चोरी गरिरहेको पाइएमा विद्युत चोरी जस्तो सामाजिक अपराधमा संलग्न हुनेलाई पक्राउ गरी अन्य चोरी सरह कारवाही गरिने बेहोरा जानकारी गराइन्छ साथै बाँकी बक्यौता सूचीमा रहेका ग्राहकहरूको लाइन काटिने र पुराना लाइन काटिएका तथा कालो सूचीमा परेका ग्राहकहरूको तीन पुस्ते सहित स्थानीय सञ्चार माध्यम तथा सार्वजनिक स्थानहरूमा नाम सार्वजनिक गरिने कार्य हुन गइरहेको हुँदा समयमै आफ्नो बाँकी विद्युत महसुल भुक्तानी गर्नुहुन समेत सम्पूर्ण ग्राहक महानुभावहरूमा विद्युत प्राधिकरण टाँडी हार्दिक अनुरोध गर्दछ नेपाल विद्युत प्राधिकरण रत्नगर टाँडी वितरण केन्द्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल यो छोटो व्यावसायिक विश्रामपछि प्रोग्राम जस्ट फर इन्चेमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु मिठो मिठो साङ्गीतिक आवाजहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने चक्रमा हामी जुटिराखेका छौँ आज हामीले एउटा टपिक्स लिएर आएका छौँ प्रेममा धोका पाएपछि पछिको जीवन देखेर चाहिँ किन निराश हुन्छ मान्छे किन हरेस खान्छ पछिको जीवन देखेर र के लाग्छ तिमीलाई केही भन्न चाहन्छौ तिमी हाम्रो श्रोताहरूलाई अब श्रोताहरू आउन चाहनुहुन्छ तपाईँको भ्यू हामीले बुझ्ने कोसिस गर्नेछौँ त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ होइन हाम्रो त भनिहाल्यौँ नि हामी यो विषयमा कुराकानी गरेका छौँ नि त होइन त अब तपाईँ आउन चाहनुहुन्छ भने तपाईँले आफ्नो विचार राख्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ यो विषयमा तपाईँ कुराकानी तपाईँको विचार राख्न सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ त्यसैले छिटो आउनुहोस् होइन ढिला नगरिकन तपाईँ प्रोग्राम जस्ट फर एनसिएमा तपाईँलाई जति आउँछ तपाईँको विचार त्यति दिन सक्नुहुन्छ गाह्रो लाग्ला मैले भन्न नसक्ला जस्तो अप्ठ्यारो मानेर नबस्नुहोस् तपाईँलाई जति आउँछ त्यति दिन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो बाटो हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र यति बेला भने हाम्रो राशिले इसारा गर्नुभएको छ एउटा साङ्गीतिक आवाजलाई राख्नुपर्छ भनेर किन मायामा होइन यो चाहिँ भोकल रहेको छ प्रशान्त तामाङको यति बेला हामी सोही गीतलाई जोड्छौँ तिलकमै छोड्दे दे घरसँग नाता तोड जे जे होला जसो होला झरे बेसी झरे ओई मौरी मत त मरे ओ मौरी म त मरे चौला झरेर सहर टिपौला जा गुम्बा बेचौला झरेर सहर मलाई नि तोईसँग बाँच्ने जाग्यो लौ कस्तो रहर ओ मौरी म त मरे घरमा आपाले क्या भनला आमाले भन आमा आपाले क्या भनेला, आमाले पनि नभन्ला मनमा राख्ने मन छ ज जसले जे जे भन्छ मुटुमा राख्ने मन छ ज जसले जे जे भन्छ धनको भए नि गरिब मायाको ठुलै धन छ ओइ ओइ मौरी म त मरे यो मिठो साङ्गीतिक पछि प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँलाई पूर्ण स्वागत गर्न चाहन्छु अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज त्यस्तै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वको जुनसुकी कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जोय र प्रोग्राम जस्ट फर एनसी हरेक दिन आउने गर्दछ बिहान एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ आजको यो बुधबारको बसाइमा भने हामी आउने गर्दछौँ होइन दिवस टपिक्स लिएर आएका थियौँ र साथीहरू सायद बेसी भएर आउनु भएन सुनेर साथ दिनु भयो भने हामीलाई आशा छ होइन त बेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहल्स अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र तिनजेलसम्म हाम्रो आवाजलाई रेडियो सेयरसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु चाहन्छु र आजको यो प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडबाट हामी दुईजना बिदा हुन्छु नमस्कार आखिर मलाई झुक्याएर आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खाली जस्तो मलाई गर्थे अलि अलि सोझी साझी भन्ठानेको मान्छे रहेछ खलि आखिर मलाई झुक्याएर आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खली हजुर अर्कैसँग चली छे कि मेरो पोते छे कि सिन्दुर छे कि मेरो पोते छे कि घाइते मनमा मेरो आगो से कि सिन्दुर छे कि मेरो पोते छे कि घाइते मनमा मेरो आगो से कि मेरै साम हाँसी हाँसी मेरे सामु हाँसी हाँसी उसको आँगन टेकी खई देखी देखी देखी जोबन उसके नौमा लेखी माया गरे जस्तो मलाई गर्थे सोजी अलि सोझी को मन छे रहे छे खली आखिर मलाई जो है आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खाली हजुर अर्कैसँग चली कई घर